सकती न जाने सास पनि छैदिउँ कि आकाशभरिका नौ लाख तारा सिउँदोमा सजाइदिउँ सम्झिन्थ्यो मेरो मायालाई बग्दो नदी छै निर्मल छ चिरी र तिमी यो छाती